primarily rap-based program and especially focused to youths. Interview with rap singers and hip hop rising star. namaste rana laure आशिष राणा लाउरे पोखराबाट चर्चामा karan cha चाहिँ battle le ब्याटलले गर्दाखेरि थियो ऱ्याप सङ ऱ्याप ब्याटल वार कुमारी निसे तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष आरको न्वारण गरिदिने छ तेरो दाइ and many more on Nepop. Try to listen the program Nepop Sanjivani. Nepop Sanjivani. प्रत्येक मङ्गलबार बिहान दस बजेपछि र शनिबार राति आठ बजेपछि तिमी जहाँ पनि जान्छौ मलाई नै रेडियो सञ्जीवनी एकानब्बे मेगा हर्च सबै कुरा एकै ठाउँ बट्यो हामी हरेक रातमा लुकाए आफ्नो नजर तिमीले चुक्यो मेरो ओखमा ती कसौती बाचा हामीले रचेको कता तिमीलाई याद सकी छैन हामी मृत्यु एकअर्काको बेता भन आज कहिले भयो तिमीलाई माया अर्थ बुझेर नै किन भयो यति धेरै टाढा रचित मैले सत तिम्रो यादमा डुबेर सोचेर आँसु चर्छ माया फकाउ कसरी सायद यस्तै रहेछ प्रेमको अर्थ पनि बुझौ यसरी गाह्रो छ यो मलाई तिमी बिना सम्हाल्न गल्ती भयो मेरो नखुसी प्रेमलाई अँगाल्न पीडित सर्न सक्ने छैन मको कहिले तिम्रो यादहरू बदलिँदै गए पनि मौसमको हरेक मृत्यु मेट्ने छैन कहिले पनि यी अदृश्य घाउहरू मेट्ने छैन कहिले पनि यी अदृश्य घाउहरू मलाई छोडेर जाऊ सारा संसारमा साउ कल्पना चाहिँ बिनाउ तर फर्किएन याद भएन तिमीले मेरो भावना छाडीको यो तिमी मारी मेरो हरेक सपना म घुमेकै थिएँ वरिपरि तिम्रो पागल सरी तर किन छोड्यो तिमीले मेरो साथ आज एकासी माया गर्छु भने तिमी गयो स्टोरी भनी किन छोड्यो तिमीले हात साथ दिन्छु भने तिमी नै त थियो मेरो आँखाको नानी थपिँदैछ शब्दहरू प्रेमको छुटो कहानीमा चलेको छु मन आज तिम्रो प्रेमको नाटकमा गते माया धेरै तिमीलाई तर तिमीले बुझेन साँचो माया वर्णन गर्दा तिमीले कहिले सुनेन चोको माया मनभित्रको तिमीले कहिले देखेनौ विश्व तिमीले कसो पाएको हामीले देउरालीमा खण्ड खण्ड घुमी बस्यो हामी चौतारीमा बुझेकै थिए मैले तिम्रो हरेक चाहना हन के पायो तिम्रो छोड्नलाई बहाना मलाई छोडेर याद भएन सपनीमा नहाऊ भएका दिनहरू हामीले बिताएका सँगै रमाइला पलहरू तिमी बिना कसरी काटु अघि हाम्रो स्टुडियोको घडीमा यति बेला दस बजेर अठार मिनट गएको छ र म आइसकेको छु कार्यक्रम नेपप सञ्जीवनी लिएर तपाईँकै प्रिय नेपप आर्जी होस्ट बसन्त क्युब राणा अनि टेकमा मलाई साथ छ आज सन्तोष राणाको तपाईँले माया गरेको अनि रुचाएको कार्यक्रम नेपाल सञ्जीवनी लिएर म आउने गर्छु प्रत्येक मङ्गलबार बिहान दस बजेपछि र राति शनिबार आठ बजेपछि नेपाल सञ्जीवनीमा तपाईँलाई थाहा भएकै कुरा हो कि हामी के गर्छौँ भनेर पक्कै पनि यदि नयाँ साथी हुनुहुन्छ भने नयाँ लिस्नर हुनुहुन्छ भने उहाँको लागि केही जानकारी गराउन चाहन्छु नेपाल सञ्जीवनी चाहिँ स्पेसली युथलाई हामी फोकस गरेका हुन्छौँ र नेपाल सञ्जीवनमा हामी कहिलेकाहीँ इन्टरभ्यू प्ले गर्छौँ ऱ्याप सिङ्गर्सहरूको गर्छौँ भने कहिले ऱ्याप राइजिङ स्टार्सहरूको गर्छौँ र कहिलेकाहीँ हामी ऱ्याप सङ्ग्सहरू प्ले गर्छौँ अनि कहिलेकाहीँ चाहिँ ऱ्याप ब्याटल वारहरू प्ले गर्छौँ भनेदेखि कहिलेकाहीँ चाहिँ हामी तपाईँको फोन कलहरू लिने गर्छौँ हामी प्रत्येक एपिसोड फरक फरक कन्सेप्टमा रन गर्छौँ प्रत्येक एपिसोडमा तपाईँले केही फरक पाउनुहुनेछ केही पृथक पाउनुहुन्छ र आज चाहिँ हामी ब्याटल वार प्ले गर्छौँ र आज हामी लाउरे भजेस युनिक पोइटको ब्याटल प्ले गर्छौँ भनेदेखि लाउरे र युनिक पोइटका गीतहरू पनि प्ले गर्छौँ अब हामी प्रोग्राम स्टार्ट गर्नु पर्ने हुन्छ त्योभन्दा अगाडि हामी एउटा गीत सुन्छौँ ऱ्यापसँग पछि चाहिँ हामी ब्याटलहरू त लिएर आउँछौँ लाउरे भर्सेस युनिफाइड तपाईँ सुन्दै गर्नुहोस् radio Sanjivani FM ninety one mega hertz for the nation and the nationality and world wide W W W dot radio Sanjivani dot com dot NP हिजो अस्ति आज तर पैसा चाहिँ कसले खान्छ बत्ती गयो बत्ती गयो हिजो गयो अस्ति गयो आज जान्छ भोलि जान्छ तर पैसा चाहिँ कसले खान्छ टिभी हेर्नु पर्यो रिमोट समाए च्याप्प अन गर्दा गर्दै बत्ती गइहाल्यो झ्याप्प पाँच बजे जाने बत्ती समूह दुई तर भर्खर तिन छुँदैछ घडीको सुई मन्त्रीज्यू हान्नुहुन्छ गफ माथि गफ लोड सेडिङ चाहिँ थप माथि थप दोस्रो जल स्रोत खनी देश भए पनि बत्ती भने सधैँ अफ माथि अफ के हो पारा दिक्क भए सारा दर्पा रगाडी लाउन जाने किनारा ओइ पति कोइ ओइ ओइ पार्टी खोइ हाम्रो माग पुरा गर्ने छ त यहाँ खोइ प्रभु लाइन काट्ने कर्मचारी आज निदा होस् भोलि चाहिने सरकारले कुरा सबै मिलाओस् बिजुलीको समस्या समाधान भई बिलाओस् लोड सेडिङ हट्ने दिन सार्वजनिक बिदा होस् ओइ पति खोइ ओइ ओइ पति खोइ हाम्रो माग पुरा गर्ने छ त यहाँ खोइ कहिले होला उज्यालो फोन त गुगल भोइ बाबुले नि भन्यो मलाई थाहा छैन तोइ ओइ पति खोइ ओइ ओइ पति खोइ ओइ बत्ती खोइ ओइ ओइ बत्ती खोइ butty koi, oi, oi, butty koi, oi, butty koi, oi, oi, butty koi, oi, butty koi, oi, butty koi, oi, butty koi, oi, butty koi. यो खोइ कुराहरू यस्तै चल्छ साथीहरूको मास तेरोमा बत्ती छ गर्ने थियो फोन चार्ज ब्लड ब्याङ्क भन्दा पावर ब्याङ्कको जरुरी कहिले आउँछ कहिले जान्छ बत्तीको ठेका नहुने गर्लफ्रेन्ड भन्दा धेरै भाउ बत्तीले खान्छ पन्ध्र मिनट ढिला आउँछ पन्ध्र मिनट चाँडो जान्छ के समय तिन घन्टाको लाग्दै तर जनता पुरा हाम्रो देश समूहमा बाढी यो याद पहिलो त्यो दिन छ भने सबै अतिया थियो धेरै छ पीडा छुट्टै जातिको सम्पर्क सब नेपालीहरूको एउटै जानेकी नारा ओइ ओइ ओइ ओइ ओइ ओइ हाम्रो माग पुरा गर्ने छ विश्रामपछि पुनः स्वागत छ कार्यक्रम नेपाल सञ्जीवनमा अनेरमा म छु वसन्त कि राणा अनि टेकमा मलाई साथ छ सन्तोष राणाको तपाईँले नेपाल सञ्जीवनी प्रत्येक मङ्गलबार बिहान दस बजेपछि र शनिबार राति आठ बजेपछि सुन्न सक्नुहुन्छ मात्र radio Sanjivani FM ninety one hertz for the nation and the नेसनालिटीमा अब पनि हामी ऱ्याप ब्याटल वार्डतर्फ लाग्नु पर्ने हुन्छ त्योभन्दा अगाडि केही जानकारी गराउन चाहन्छु कि ऱ्याप ब्याटलमा केही अपशब्द हुनसक्छ केही नराम्रो हुनसक्छ बट तपाईँले माइन्ड गर्नु त्यो मैले विश्वास अनि आशा लिएको छु किनभने इज जस्ट फर फन होइन फनको लागि मात्र इन्टरटेनमेन्टको लागि हो बट तपाईँले रमाइलो मान्नुहुन्छ भने त्यो आशा छ अब नै राउन्ड वानतर्फ लाग्नु पर्ने हुन्छ हामी round one round two round three गरेर तिनवटा राउन्डमा विभाजन गरेका हुन्छौँ ब्याटललाई र राउन्ड वानमा हामी लाउरे र युनिट पोइन्ट अनि राउन्ड थ्रीसम्मै लग्छौँ तर राउन्ड वान चाहिँ स्टार्ट चाहिँ युनिक पोइन्टबाट हुन्छ र अबको पालोमा राउन्ड वानको battle Laure versus unique point big fan सबले यसको गीत त सुने होला नि बाइस वर्ष ठिटो त बत्तिस पल्ट चोट खाएको बत्तिसमा एक थप्न हो कि क्या हो मसँग भिड्ने सोच आएको punch your mouth, no lipstick. तर हुन्छ तेरो ओठ रातो यसको चाकमा ऱ्यापको किरा होइन चुर्ना छ झन्डै इजी टुवेल्भले कोट टाक आशिष राणाको नाम हुन्छ बदनाम या सुट कल मुन्नी त राणा भए तेरो बुढी चाहिँ के होला कुन्नी Let me tell y'all a true story that describes his lame aggression. Few years ago, he went Nepal Army, couldn't survive the training session. Came home frustrated, started rapping real tight, even named himself Lauded, just to live his dreams he couldn't achieve in real life. Whoa. Whoa. स्टुलमा चढेर तँलाई पछाडिबाट ला तान्छु बेन्चिसले बेन्चिसले मेरो भन्दा बढी बिग्रिया तेरो दाँत तान्छु फलामे रोडले ढाड डाम्छु हाड खान्छु तेरो जिउदो लास टाङ्छु जन्मस्थान पोखरा शमशान घाट चाहिँ काठमाडौँ यो respect is on the line तेरो छम्मानी दाउमा छे आज यसको भए जति सबै बाउका बे एकलव्य चाहिँ बाउन बाजे I like your music though. You're certified to blow, fam. Versus tight and go ham. But tell me, how does it feel to know you're getting murdered by your own fans? यो यदि यदि यहाँको मान्छेले हँसाउनु छ भने तेरो प्यान्ट खोलिदे होइन होइन यदि यहाँको मान्छेले हँसाउनु छ भने एकचोटि अङ्ग्रेजीमा बोलिदे Unique पोइन्टको चर्चा परि चर्चा काठमाडौँदेखि पोखरा सहरमा धरान चितवन विराटनगरमा तर मेरो नजरमा त एउटा कालो भैँसी अर्ना गर्नुपर्छ तँलाई चिडियाखानामा भर्ना गर्नुपर्छ तँलाई चिडियाखानामा भर्ना अनुहार के भएको तेरो ग्यासको सिलिन्डर पड्के थियो क्या घरमा टी सर्ट होइन टी सर्ट कपडा होइन कपडा सबलाई पर्छ मात्र पाँच सय यहाँमा थोप्रा हेर्न थोप्रा केटी बेच्दा जस्तो मान्छे सबले बिल्ला गर्छ तेरो मुखको मात्र किनकि त आफैमा एउटा गाई जात्र डढेको भात र सडेको अन्डा हाँसोको पात्र भक्तपुरको मन्दिरको पैसा चोर्ने तहस एउटा नालायक छात्र तेरो कुच्चेको गाला भन्दा राम्रो मेरो खुट्टाको छाला एकदम सुहाउँछ तँलाई यो म बुद्धको पालाको जुत्ताको माला म पोखरेली छोरो निकालिदिन्छु तल म एक सय आठको ज्वरो काले मोरो फेरि लभलीमा चुर्लुममा डुबाउँदा पनि हुन सक्दैन गोरो कोरेको खेल छोडिदिउँ कुरोलाई अन्त्यतिर मोडिदिउँ ने हो मेरो धर्म यसलाई अगाडि बढाउने मेरो कर्म लाग्दैन शर्म नेपालीमै बोल्छु यसैमा छ मलाई गर्व तेरो घाँटीको नली काटेर दिन्छु बलि मनाउँछु ने फपमा अर्को कोट पर्व बोका त बोका हामी बोका बरे सफन म बोका त बोका हामी बोका होइन भने भन् One boca, the boca, I'm boca, but it's all fun. मेरो फोनभरि स्टोर गरी केटीको नम्बर रातभरि गफ गरी मेटियो हङ्गर खस्किने नियत मेरो मस्किने उमेर छ पस्किने बो मुख्यौटीको केटोले सुनेछ फोनमा थिए मस्त रातको बेला त्यो रोमान्टिक मुड नियत खराब यो केटाको विस्पर अन द फोन लाउन थाले मस्का फसिसकी मोरी भएको छैन एक हप्ता योसँग बो सेटिङ अब अर्कोसँग सुरु केटाहरूलाई फिल्ममा love taps I'm the love guru एउटासँग ट्रु लभ डेटिङ जाने अर्को एउटीलाई मोबाइल नम्बर अर्कीलाई चाहिँ घरको सिभिल मल सिनेमा हल हेर्न गएको मुभी अचानक अर्को बुढी पनि त्यहीँ आइपुगी चलिँदै म होपी सिनो क्याच मी केटीको जात त हो अर्कैलाई पो च्यापी set Put your hands up, it's the book I anthem. www.facebook.com Scrolling through my news feed, बढ्यो मेरो डट कम एकछिन टोलाई बसेँ अनि प्रोफाइल खोली हेरेँ I know see the one के हुन्छ र बोली हेरेँ एक पो खाने त्यो दिन कुरा त सिद्धाइयो बाँकी रात उनको सम्झनामा बिताइयो पोक ब्याक गरी चाहिँ मेसेज नि आएछ अँध्यारोमा चलाको तिर निशानामा लागेछ कुराकानीहरू बढ्दै गयो बढ्दै गयो उसको बोलीले यो केटो लट्ठै भो लट्ठै भो राति राति बोल्थे मनको कुरा खोल्थे उसले मलाई मन पराएको कुरा पनि पक्कै हो मिसेसलाई भेटे भने मलाई पनि टिप्स दे एउटा केटी मन पर्छ मेरो लागि ठिक छ ल ल सेटिङ गरिदिन्छु गराइदिएन परिचय लास्टमा गएर तेजा ढाको बुढी नै पो परिचय Put your hands up, it's the Boca Anthem जोशी भाइ जोशी दै बिच tero मेरो ko तेरो बुढीको I'm a जर्क फ्लर्ट अलि बढी हावाले उडाओस् त्यो स्कर्ट अलिकति भनी खुल्दै खुल्दै हरेक मालको बुढासँग भए पनि मलाई त बाल हो क्याफेबाट निक्ल्यो सल्काउँदै जिग्रो पड्काउँदै तिग्रो चड्काउँदै यो म्युजिक गीतपछि पुनः स्वागत छ कार्यक्रम नेपाल सञ्जीवनमा यति बेला तपाईँ राष्ट्रका लागि radio radio Sanjivani FM ninety one mega हर्सको विद्युतीय तरङ्गबाट कार्यक्रम नेपाल सञ्जीवनी सुनिराख्नु भएको छ नेपाल सञ्जीवनी आउँछ प्रत्येक मङ्गलबार बिहान दस बजेपछि अनि शनिबार राति आठ बजेपछि आउने गर्छ र तपाईँले हामी त्यहाँ भेट्न सक्नुहुन्छ अनि तपाईँलाई केही कार्यक्रमबाट बारे सल्लाह सुझाव दिनु छ भने पनि तपाईँ अफेयरमा कल गर्न सक्नुहुन्छ शून्य पाँच बिस नौ सय नब्बेको लाइन भएर किनकि आज ब्याटल पिल्ली भइरहेको छ र हामी तपाईँको फोन कल लिँदैनौँ र हामी नेपाल सन्जीमा कहिलेकाहीँ इन्टरभ्यू विथ ऱ्याप सिङ्गर्सहरू ऱ्याप स्टारहरूसँग इन्टरभ्यू गर्छौँ कहिले ऱ्याप सङ्ग प्ले गर्छौँ कहिले फोन कल लिउँछौँ कहिले चाहिँ ऱ्याप ब्याटल वारहरू प्ले गर्छौँ र आज चाहिँ हामी ऱ्याप ब्याटल वारहरू प्ले गरिरहेको छौँ पक्कै पनि तपाईँलाई राम्रो लाग्छ तपाईँलाई राम्रो लागिरहेको छ त्यो आशा अनि विश्वास हामीले मनभरिसँग लिएका छौँ है त आज हामी ब्याटल रबर्ज स्टार लाउरै अनि युनिक पोइटको ब्याटलहरू यहाँदेखि प्ले गरिरहेका छौँ तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि अफेयरमा दिन सक्नुहुन्छ टेक्निसियन भाइ सन्तोष राणाले टिपिरहेका छन् जस्तो लाग्छ त्यस्तै दिन सक्नुहुन्छ अब नै फेरि पनि तपाईँलाई कति पनि नकुराएर राउन्ड टूको ब्याटल प्ले गर्न पर्ने हुन्छ राउन्ड टूको ब्याटल फेरि पनि युनिक पोइन्टदेखि स्टार्ट हुँदैछ लेट्स चेक इट आउट तैँले नेफपलाई आफ्नो बाउ बनाइस् रगत पसिना पोखी हर बखत कविता कोरी सोच्थिस् के होला यो नेपको सानो जगत तबिना भोलि धिक्कार छ बेरोजगार त लागि स्रापमा पढाइ छोडी अब आफूलाई लाउरे भन या नेपालको बाटो बनाउने इन्जिनियर कोही पढेले कुनै हालतमा नि दिन्न तँलाई छोरी But I rap good and study better, so there's no problem with me. बिहे गर्ने उमेर तेरो, at least try to speak like you got a college degree. Oh! जसलाई आउँदैन इङ्ग्लिसको इ त्यही पाखे ठुला बात सुरु गर्छ हामीलाई थाहा छैन भने ठाने लाउरेमा भर्ती हुन नि अङ्ग्रेजीमा पास हुनुपर्छ जस्ता तोरी लाउरेहरू धेरै छन् रे हरेक लाइन भन्छस् दुईचोटि do you think this is dohori ल ठिक छ ल ठिक छ त्यसो भए अझ हे नि भन्दे I mean at it. Give I'm insane at it. Leave gay rappers with brain damage. Shit, I hope on the way back to Boca this lame faggot's plane crashes. But I respect your struggle. तेरो बाल्यकाल थियो निकै गाह्रो त तेरो हाउडे दाई ग्याङ्स्टर लाइफ पोखराको माटो यु एन अ ग्याङ्स्टर बिच सुन कान ठाडो पारी म नै काफी छु लखेट्न लाउरेलाई लौरोले लम्जुङको लाम डाँडा पारी जसरी हेरिस् त बरु पैसा दिन्छु रम्पम खा द ओन्ली छाम एउटा लाउरे इन पल्टन is when in to mean to London Three years in this game, one mixtape, that's lousy, son. I mean, three fucking years. I could get six albums done. Oh. If you if you win today with your black jokes, it doesn't mean that you rap dope. It just means that this whole damn crowd is dumb. Oh. Hey. सुनकाले सुनकाले बोलेर बाठो दौडेर छिटो कोही हुँदैन साले तँ हिजोको अन्डा आजको चल्ला धेरै नगर हल्ला बन्द गर्दैछु नत्र तेरो हुक्का पानी नेपाली उखान दुक्का छानी छानी तेरो मुखमा मुक्का हानी हानी खेतीको टोयलेटको झ्यालबाट ऱ्याल चुहाउँदै हेर्ने तेरो पुरानो आनी बानी मेरो शब्दको छैन कुनै सीमा मेरो शब्दको छैन कुनै सीमा गोबरले भरिएको तेरो दिमाग रबर्सले मलाई खनी पैसा तिरेर बोलाएको तँलाई लिएर फ्रीमा भोक लाग्यो सबलाई बनाइदिन्छु यसको किमा बाँडिदिन्छु सबलाई मोमो एक एक प्लेट फ्रीमा लाउरेसँग ब्याटल गर्नु अगाडि गरेर आइज जीवन बिमा मेरो गोली जस्तो बोली <laughs> मेरो गोली जस्तो बोली तेरो चाहिँ फुस फुस अस्तिको भिडियोको यम बुद्धको काकीको स्वेट र युनिक पोइट एकदम बनाउने राइम मिलाउन म त भन्दा एकदम छट्टु राइम घरबाट घोकेर आउने त एउटा पट्टु अन्डरडक्स तेरो हावाको पञ्च लाइनमा ताली बजाउने भाडाको टट्टु टी सर्ट त छापिस छापी एउटा एउटा अन्डरडक्सको हनुमान कट्टु नेपालको सिंहासन र कुर्सी मेरै हो भनेर नलगा धेरै धुर्की मेरो एक सत्या सत्यानाश पार्छ तेरो चुर्ती फुर्ती वर्ल्ड ब्याङ्कले पनि तिर्न सक्दैन त्यसको क्षतिपूर्ति na na फैलक्ष लियो मनमा कैयौँ सपना बुन्दै उस सङ्घर्षको बाटोमा हिँड्दै रम्ने उमेरमा संसार चिन्दै दुःख गुल्ची व्यथा उछिन्दै उसको काँधमा परिवारको आश असफलताको थियो त्रास तर मर्थेको छोरोको आत्मविश्वास जुटाउने थियो गाँस बाँसका पास जसले चलेको पाइलालाई पछ्याउँदै कान्छो माइला भाइ सच्याउँदै हरेक गल्तीलाई भर्नु छ खाली खल्तीलाई एक हो र उसको कोसिस साथमा परिवारको आशिष हातमा मेहनतको ठेला उसको कलिलो हत्केला खिच्छ मलिलो माटोमा हिँड्दै पुर्खाको बाटोमा ऊ हरदम हर्पल लम्किँदै थियो चट्यान सरी चम्किँदै थियो मनको चाहना मारी ऊ भागेको ज्वालामा थन्किँदै थियो पकाइ हरेसले थन्किँदै तर जो सागरले रन्किँदै थियो उसको हर कदम थियो अडिक लक्ष्यलाई तान्यो जस्तै नजिक पल्टन खरसँग लाग्यो मिठ जाडो हार छेक्ने एउटै जित पनि आउँछ शरीर माटोमा मन त उसको त्यही गाउँमा छ सम्झन्छ उकाली ओह्राली हरियाली वन अनि मा वस्तु भाउहरू चराको खोज्दैछ अति जुन हराको खोज्ने क्रममा वर्ष भ्रममा समय बित्छ वर्ष जङ्गमा आकिन्छ ऊ वर्ष दङ्ग लडाइँ भूमिको देख्दा रङ्ग अघि बढ्छ उत्साहको सङ्ग खुम्चन्छ मुटु कान्छ अङ्ग कह लाग्दो रातमा बन्दुक हातमा चल्छ कदम बहादुर औकातमा खेरामा पर्छ ऊ दुश्मनको लुकाउँछ डर आफ्नो मनको फुकाउँछ रिस रागनी अनि रनको त्यो स्थिति अब उसलाई हजम भएको चल्छ प्रथम छिनाउँछ दुश्मन गर्धन रातै जान्छ बाधा अर्चन शत्रुको रगत त्यसलाई अर्पण उसलाई अत्तो पत्तो छैन के छ यो जीवन रेखामा अघि बढ्छ बरु मर्छ गोर्खाली बन्छ यो मानिस टुरी भाके एकपल्ट लाउरीको गीतपछि पुनः स्वागत छ कार्यक्रम नेपप सञ्जीवनीमा अनेरमा बोलिरहेको छु म वसन्त राणा टिकमा मलाई साथ छ सन्तोष राणाको आज हामी नेपप सञ्जीवनीमा आज ऱ्याप ब्याटल वारहरू प्ले गरिरहेका छौँ लाउरे अनि युनिक पोइन्टको तपाईँलाई कस्तो लागिरहेको छ जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन सक्नुहुन्छ अफेयरमा सन्तोषले कमेन्ट्सहरू टिपिरहेका छन् आज हामी युनिक पोइन्ट र लाउरेको विशेष त ब्याटल प्ले गरिरहेका छौँ नेक्स्ट टाइम अलिक फरक कन्सेप्टमा आउँछौँ हामी प्रत्येक हप्ता आउँछौँ र प्रत्येक हप्ता फरक फरक कन्सेप्टमा आउँछौँ र तपाईँलाई केही डिफ्रेन्ट लाग्न सक्छ तपाईँले फिल डिफ्रेन्ट गर्न सक्नुहुन्छ अनि यो कार्यक्रम चाहिँ स्पेसली युथलाई फोकस गरेको तर पनि म्युजिक रिभोल्युसनसँगै जसले पनि सुन्न सक्नुहुन्छ किनकि हामीले म्युजिक सबैलाई माया गर्नुपर्छ नेपाली म्युजिकलाई माया गर्नुपर्छ अघि बढाउनुपर्छ साथीहरू र फेरि पनि round last last round round थ्रीको ब्याटल प्ले गर्ने टाइम भइसकेको छ अबको टाइममा लास्ट राउन्ड राउन्ड थ्रीको ब्याटल अब प्ले हुन्छ लेट्स चेक इट आउट गाइड्स यो मान्छेलाई जलाउनु पर्यो अहिले नै गएर सलाई किन्छु हनुमान कट्टु बनाएपछि चाहिँ फर्स्टमा ल्याएर चाहिँ तँलाई दिन्छु a dude, a dude hit me on chat. He said, Lowry is dope. You can't damage him, son. He's out of this world. Words so deadly, his rap is a gun. Out of this world, huh? Where? Mars, Jupiter, Saturn, or Sun. I mean, look at this guy. He look like an alien. Go back to whichever fucking planet you're from. Hip-hop <laughs> king is what you want to be. Goti bosses askari. Strangled you and count one, two, three. Nisa sinta sasati. Uh. Coming straight out of Gundaki. Tomero pokreli basmati. <laughs> Laure daiko sampati. Kaiskera chaina naspati. <laughs> But I'm sick of people calling me a comedian. I guess I gotta prove them wrong. Move it on and dump your dead body back to wherever you belong. Oh. I'll sneak inside your grandmother's house, reach my hand up her mouth, squeeze through her esophagus until the damn blood is out. Then I'll come for your head. And if he survives this disaster, consider this man lucky now. Anyways and anyhow, after this battle, you're just another name in history. No one gives a fuck about. Whoa! तकानो राजा अन्धाको समीप इफ यु द किङ मैले तँलाई मार्नुमा नै जनताको छ हित आइस पोखराको शुभकामना र अङ्गालो सहित but let's have a moment of silence किनकि लाउरे आज यो नेफपको जङमा भो सहित फर्स्ट राउन्डमा तातो नछाडेको जोसिस सेकेन्ड राउन्डमा ओसिस थर्ड राउन्डमा खेर गयो तेरो कोसिस लाउरेसँग डलाएर आमाको लुङ्गीभित्र पोसिस हो म नक्कली लाउरे हातमा छ कलम छैन हतियार तर दुश्मन कति हो कति यार आज हुन्छु आर्की पार तर मान्दिन हार रोक्न नखोज मेरो शब्दको प्रहार किनकि मेरो बोली बिजुलीको नाङ्गो तार लैजान्छु तेरो टाउको लिलाई उपहार चखाइदिन्छु तँलाई मेरो शरीरबाट निस्केको पसिना र बडी स्प्रेको ककटेल चखाइदिन्छु तँलाई मेरो शरीरबाट निस्केको पसिना र बडी स्प्रेको ककटेल नेफको बाटोमा सवारी हुने लाउरेको गाडीलाई पछाडिबाट धक्के Fuck you if you think Laura cannot rap in English. Fuck you if you think Laura cannot rap in English. I'm a graduate student, nominated in Din List. And next time, if you try to create all the hate and debate, bitch, I'ma slap you in the face with my bachelor certificate. यहाँ पैसाले छुवाछमा फाला फाल यो केटो नाला गोरेटो गलीको छोरा सहरकी रानी नाम पोखरा अँ आरामले ढल्केको लेग साइडको झिलिमिली पोखरेली ढल्केको यो चल पल्केको विदेशी खैरेकाले हेर्नलाई पल्केको सल्केको मुखमा गाजा जवानीको नसा पोखरेली नानी र पानीको हुँदैन भरोसा तन्न छ सान हाम्रो काफी छ नाम मलाई चाहिँदैन दाम यही ठाउँमा बसौँ मैले ठाटे मरिजाउ सोटा programa ba मेरो निसास सिउला कहीँ रोकिएला सास मेरो प्रयास शर्त मेही गिराउला लास मेरो धन्काउन चुलो यहाँ काम भन्दा नाम ठुलो नाम भन्दा दाम साथले जङ्गिन्छ पोखरेली लफामा आँटले थम्केला केटो माछा पुछ्रेको बाघले यो हो आक्रोशको सहर हेर सुन्दरताले भरिपूर्ण जुन जस्ता म यहाँ हेर पैसा लाग्छ जुस छुन र म साथी यसै पालि नाउला है भोलि यहाँ गरी बाउ धनी छोरा छोरी टेन्डरको उद्घाटन कहिले मिलन बाँचे पाटन दाली कुरा फेरि हावाहरूको पाइला डाका आलु माइला काका बस्ने जार्पा रोडको ढाका वारी पारी जोड्ने नाका मन्द्र पुलको हुल नहोस् भुल सुन्न खोका काको सर कोटको फुल मेरो यसको सपनाको सहर मुटुमा छ हाम्रो यो देश घरमा घर छ हामीलाई के को डर छ डन्ठेको ठन्केको लाठीको सुम्लाको स्पर्श लाउरेको बस्ती पैसा मौज मस्तीमै खर्च हातको मैला सम्पत्ति राखिदिउला बन्दकी धनीको गरिब या मरे सबै गण्डकी खुना खाचाको लफडामा सत्यको जित हरेक फेरि स्वागत छ कार्यक्रम नेपाल सञ्जीवमा यो लाउरीको गीतपछि यति बेला हामी के कार्यक्रम नेपाल सञ्जीवनीको सञ्जीवनीको अन्तिम अन्तिमतर्फ पनि आइसकेका छौँ त्यसैले अब हामी छुट्टिएर जानै पर्ने हुन्छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन सक्नुहुन्छ अफेरमा सुने बयसी पाँच बिस नौ सय नब्बेको लाइनमा यदि तपाईँ ऱ्याप ब्याटल गर्नुहुन्छ यदि ऱ्याप गाउनु छ ऱ्यापर बन्न चाहनुहुन्छ भने पनि तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ सुने बयसी पाँच बिस नौ सय नब्बेको लाइन भएर या फेरि मेरो personal Facebook ID Basanta Rana या बसन्त क्युब राणा जुन जुनसुकैमा तपाईँले एड गर्नुभयो भने पनि तपाईँले हामीलाई कन्ट्याक्ट गरेर अघि बढ्न सक्नुहुन्छ अनि यहाँ आएर सम्पर्क गर्नुभयो भने हामी तपाईँको इन्टरभ्यू लिनेछौँ अनि ऱ्याप सङ्ग्सहरू तपाईँको सुन्नेछौँ यति यति भनिसकेपछि अब भने हामी छुटेर जानुपर्ने हुन्छ छुटेर जानु पूर्व तपाईँलाई केही सल्लाह सुझाव केही दिनु छ भने तपाईँ अफेरमा कल गर्नुहोला हामीलाई र अब हामी यही शनिबार राति आठ बजीपछि आउने बाचा गर्दै अबको बसाइबाट म पनि छुट्टिन्छु हवस् त नमस्ते गाटे यो के भो मेरो मनको खाम फत्ते भो सत्य हो मेरो हाल प्रेमीको दुरुस्त भो पिरतीकै गीतहरू गुनगुनाउन थाल्छु किन म यो भन्दा अनु सुनला उनकै सोचमा व्यस्त छु म आश्चर्य लाग्छ आज देख्दा आफ्नै स्वभाव बदलिँदै गएका यी बानी सबै उनको प्रभाव अभावमा उनको फेरि मेरो मन हुन्छ खिन्न फरक लाग्छ सबै कुरा आज सबै भिन्न चलचित्रको दृश्यमा अझै स्लो मोसनमा छैन तर अनुभवी प्रेमीले भनेका कुरा नभएको पनि होइन दोहोरेर आउँछ भन्दै एउटै मान्छेको सोच विशिष्ट श्रेणीको यो पलमा बिर्सिन्छ सबै थोक महसुस गर्दैछु यी भित्र परिवर्तन नौलो छ आपास खुसी डर उत्साहको मिश्रण आत्तिको मेरो मन छ उखोज्छ आर छेन कसलाई सोध्नु केमा गरौँ मायाको नै हो कि यो लक्षण can call me Cube, it's really nice to meet ya You can call me Cupid, hold my arrow, gonna hit ya Everybody looking at me, why I'm getting crazy, girl I'm like, smile, baby, happy in your Disney world I can't wait for Valentine, I'll fully make you mine now I will make you fall for me, I can be your parachute when you're falling down I can be your guiding hobby, you can be my wife We can settle down with a sweet little child You feeling me, we gonna do this differently bath Island or calling near Simini French kisser, Paris and dinner in Italy This is not a friction, baby, we got the chemistry Your elegance, your beautiful But Sorry, you are magical. You represent some miracle that makes you possible. Baby, you so perfect. You make my heart move like an earthquake. You are the girl that I'm in love with, yeah. तपाईँ सुन्दै हुनुहुन्छ घर घरमा सजीवनी रेडियो सजीवनी नाइन्टी मेघार्स मेघार्स